यस अर्पण टाइमचेकको साथमा सुलभ प्रभावकारी स्वास्थ्य सेवाको लागि रत्नगर अस्पताल प्राली रत्नगर दुई मेन रोड चाँडी चोक चितवन अहिले अपरान्नको चार बज्यो अहिले अपरान्नको चार बज्यो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 यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न ओके नमस्ते शनि सन्चय हुनुहुन्छ प्रोग्राम अर्पण क्विज टाइमको यो एपिसोडमा हामी आज पनि उपस्थित भइसकेका छौँ सदाका जस्तै आज पनि टेक्निसियन पार्टबाट मित्र राज हुनुहुन्छ अनि तपाईँकै आफ्नै आर्जी म सुभाष प्रोग्राम अर्पण क्विज टाइमको एपिसोडमा हामी तपाईँसँग रमाइला रमाइला प्रश्नहरूको खेल खेल्ने गर्छौँ तपाईँलाई थाहा छ अर्पण क्विज टाइमको नेम हामीले तपाईँलाई चाहिँ जम्मा पाँचवटा क्वेसनहरू राख्छौँ पहिलो राउन्डमा दुईवटा प्रश्न र दोस्रो राउन्डमा चाहिँ तिनवटा प्रश्न राख्छौँ र तपाईँले चाहिँ एउटा प्रश्न बराबर दस अङ्क प्राप्त गर्नुहुनेछ र तपाईँले चाहिँ पहिलो पहिलो राउन्डको दुईवटै प्रश्नको जवाब चाहिँ गलत दिनुभयो भने हामीले तपाईँलाई चाहिँ दोस्रो राउन्डमा लान सक्दैनौँ यो जानकारी गराउन चाहन्छौँ हामी हामी प्रोग्राम अर्पण क्विज टाइमको एपिसोडमा छौँ तपाईँसँगै रहिरहेका छौँ र आजको अर्पण क्विज टाइमको यो एपिसोडलाई स्पोन्सर गरेको हो एटिट्युड मल्टी रनिङ एकाडेमीले जापानको लागि हन्ड्रेड पर्सेन्ट भिजा लगाउन सफल अङ्ग्रेजी भाषा र विषयलाई विशेष जोड दिइ दिइराखेको छ कम्प्युटरका विभिन्न कोर्सहरू सिकाइन्छ त्यस्तै जापानिज भाषा कोरियन भाषा हिब्रो भाषाका साथसाथै गुणस्तरीय भाषाहरू पनि सिकाउँदै आइराखेको छ त्यस्तै म्याथ साइन्स र टेस्ट नदिकन जम्मा पाँचवटा विषयमा मात्र सिधै एसएलसी दिन पाइने ठाउँ पनि रहेको छ एटिट्युड मल्टिरनिङ रनिङ एकाडेमी एक वर्षमा नै प्लस टू गर्न सकिने माध्यम त्यस्तै आरजे भिजे तालिम सञ्चालन भइरहेको छ यो पनि जानकारी गराउन चाहन्छु यदि तपाईँलाई चाहिँ कुशल सञ्चारकर्मी बन्न मन लागेको छ भने तपाईँले सम्पर्क गर्नुपर्ने हुन्छ एटिट्युड मल्टिरनिङ रनिङ एकाडेमीलाई आरजे भिजे तालिम सञ्चालन हुँदै आइरहेको पनि छ प्रोप्राइटर हुनुहुन्छ दिनेश परियार मोबाइल नम्बर हो अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर त्यस्तै अर्को नम्बर रहेको छ अन्ठानब्बे चार त्रिपन्न पन्ध्र जिरो चौध रहेको छ खैरिनी चार पर्सा बजारमा रहेको छ यदि तपाईँलाई एटिट्युड मल्टी रनिङ एकाडेमीको बारेमा अझै जानकारी लिन मन लागेको छ भने तपाईँले सम्पर्क गरेर पनि लिन सक्नुहुन्छ यो जानकारी हामी प्रोग्राम अर्पण क्विज टाइमको यो एपिसोडमा छौँ तपाईँसँगै रमाइला रमाइला प्रश्नहरूको खेल खेल्छौँ यतिखेर कोही साथी हुनुहुन्छ भनेर सङ्केत मिलिराखेको छ को हुनुहुन्छ स्वागत गर्छौँ नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि सुजन आचार्य सुजन आचार्य हजुर सुजनजी के गर्नुहुन्छ तपाईँ पढ्दै कहाँ कतिमा पढ्नुहुन्छ एसएलसी दिएर बसेँ एसएलसी दिएर बस्नु भएको है फुर्सदको समयमा के गर्नु भएको छ सुजनले साइन्सको ब्रिज कोर्स ब्रिज गरिरहनु भएको छ हजुर अर्पण क्विज टाइम कतिको सुन्नुहुन्छ सुन्छु सुन्नुहुन्छ है नियम थाहा छ अर्पण क्विज टाइमको आज हामीसँग सातवटा प्रश्नहरू छन् कति नम्बर रोज्नुहुन्छ फाइभ पाँच नम्बर रोज्नुहुन्छ ध्यान दिएर सुन्नुहोला सुजनजी तपाईँको यस्तो रहेको छ प्रश्न प्रसिद्ध गायिका तारादेवीको मृत्यु कहिले भएको थियो दुई हजार सडसठी साल वैशाख तेह्र गते भन्नुभयो के गरौँ तपाईँको एन्सरलाई फाइनल मानौ झटाएर हान्नु भएको है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सुजनजी तपाईँको जवाब बिग्रियो हाम्रो कम्प्युटरले भन्दैछ प्रसिद्ध गायिका तारादेवीको मृत्यु दुई हजार बैसठी माघ आठ गते भएको थियो तपाईँको लागि हामी दोस्रो प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नुहोला है त दुई हजार बैसठी त्रिसठीको जनआन्दोलन भइराखेको अवस्था है ध्यान दिएर सुन्नुहोला दुई हजार बैसठी त्रिसठीको जनआन्दोलनमा बाह्र बुधे समझदारी कहाँ भएको थियो काठमाडौँमा के गरौँ तपाईँको एन्सरलाई हामीले फाइनल मानौ के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सुजनजी बाह्र बुधे समझदारी नयाँ दिल्लीमा भएको थियो तपाईँलाई चाहिँ हामी दोस्रो राउन्डमा लान सक्दैनौँ पार्टिसिपेन्टको लागि धेरै धेरै थ्याङ्क्स भन्छौँ आगामी दिनहरूमा पनि यस्तै गरी आउँदै गर्नुहोला रेडियो सुनेर साथ दिनुहोला अहिले भने छुट्टिन्छौँ नमस्ते सुजन आचार्य हुनुहुन्थ्यो सौराहाबाट हामीलाई फोन गर्नुभएको थियो हामी प्रोग्राम अर्पण क्विज टाइमको यो एपिसोडमा छौँ तपाईँलाई पनि आउन मन लागेको छ यसरी नै रमाइला रमाइला प्रश्नहरूको खेल खेल्न मन लागेको छ भने तपाईँ आउन सक्नुहुन्छ तपाईँ आउने दुईवटा बाटो हामीले खुला राखेका छौँ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हो तपाईँ यो दुईवटा बाटो भएर आउन सक्नुहुन्छ प्रोग्राम अर्पण क्विज टाइमको यो एपिसोडसम्म कोही साथी हुनुहुन्छ यतिखेर मलाई सङ्केत मिलिराखेको छ को हुनुहुन्छ हामी स्वागत गर्छौँ नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि म रनपद बस्दैको सोमबहादुर विक को भन्नुभयो रनपद बस्दैको सोमबहादुर बिक सोमबहादुर विक हजुर सोमबहादुरजी हजुर के गर्नुहुन्छ तपाईँ म अहिले बाह्रको जाम दिएर बसेको इक्जाम दिएर बस्नु भएको छ हजुर है यो खाली समयमा के गर्नुभएको छ सोमबहादुरजीले घरतिरै अहिले त घरतिरै हुनुहुन्छ है तपाईँलाई अर्पण क्विज टाइमको नियम थाहा छ थाहा छ है त्यसो भए हामी ढिला नगरिकन तपाईँलाई चाहिँ प्रश्न रोजन लगाउँछौँ कति नम्बर रोज्नुहुन्छ चार नम्बर चार नम्बरमा तपाईँको प्रश्न यस्तो परेको छ ध्यान दिएर सुन्नुहोला है अत्यन्तै सजिलो परेको छ विक्रमसम्म दुई हजार बैसठी सालको नेपाली तारा को घोषित भएका थिए दिपक लिम्बू के भन्नुभयो दिपक लिम्बू ल गरौँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सही जवाब सोमबहादुरजी सही एन्सर दिनुभएको छ तपाईँको लागि हामीले दोस्रो प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नुहोला है त ज्ञानेन्द्रले सम्पूर्ण अधिकारको स्रोत जनता भएको स्वीकार कहिले गरेका थिए ज्ञानेन्द्रले सम्पूर्ण अधिकारको स्रोत जनता भएको स्वीकार कहिले गरेका थिए तपाईँले गते पनि भन्नुपर्ने हुन्छ पास है दुई हजार त्रिसठी साल वैशाख एघार गते राति साढे एघार बजे गरेका थिए तपाईँको लागि मैले दोस्रो राउन्डको पहिलो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला है त तपाईँको प्रश्न यस्तो रहेको छ भारतको पहिलो महिला राष्ट्रपति को हुन् के भन्नुभयो के गरौँ तपाईँको यो एन्सरलाई प्रधानमन्त्री भन्नुभयो दाजुले भारतको पहिलो महिला राष्ट्रपति यही लग गरौँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई बिग्रियो सोमबहादुरजी यसको सही एन्सर प्रतिभा पाटिल हो है तपाईँको लागि हामीले दोस्रो राउन्डको दोस्रो प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नुहोला सजिलो परेको छ इन्टरनेटमा आफ्नो भनाइ राख्ने ठाउँलाई के भनिन्छ इन्टरनेटमा आफ्नो भनाइ राख्ने ठाउँलाई चाहिँ ब्लग भनिन्छ तपाईँको लागि अन्तिम प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान सभाबाट कति मत प्राप्त गरेका थिए कति मत प्राप्त गरेका थिए सुने सुने जस्तो लागेको थियो आएको छैन है गाह्रो भइराखेको छ सोच्नुहोस् समय छ के भन्नुभयो तिन सय आठ हजुर के गरौँ तपाईँको एन्सरलाई लक गरौँ के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सोमबहादुरजी ठ्याक्कै मिलाइदिनु भयो है पार्टिसिपेन्टको लागि हामी थ्याङ्क्स भन्छौँ तपाईँले दुईवटा प्रश्नको जवाफ मिलाएर बिस अङ्क आफ्नो खातामा पार्न सफल हुनुभएको छ अन्तिमसम्म प्रोग्राम सुन्नुहोला तपाईँ पनि विनर लिस्टमा पर्न सफल हुनुहुनेछ है त हुन सक्नुहुनेछ अहिले भने छुट्टिन्छौ नमस्ते हेलो भन्नुहोस् अलिकति के भन्नुभयो हुन्छ तपाईँको सुझाव सल्लाह हामी पक्कै पनि मनन गर्नेछौँ आगामी दिनहरूमा अहिले भने छुट्टिन्छौँ सम्बहादुरजी ओके नमस्ते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 नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि सुभाष खरेल घरेल खरेल हजुर सुभाषजी हजुर के छ तपाईँको खबर भन्नुहोस् छ ठिकठाक छ है के गर्दै हुनुहुन्छ आज भोलि इक्जामको तयारीमा हुनुहुन्छ है तपाईँलाई थाहा छ अर्पण क्विज टाइमको नि चार र पाँच गइसकेको छ कति नम्बर रोज्नुहुन्छ तिन नम्बर तपाईँको तिन नम्बरमा यस्तो रहेको छ ध्यान दिएर सुन्नुहोला नेपालमा माछाको लागि कुन ठाउँ प्रसिद्ध छ सुभाषजी कता हराउनु भयो के भन्नुभयो सुनसरी के गरौँ तपाईँको यो एन्सरलाई लक गरौँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सुभाषजी माछाको लागि त्रिशुली र मलेको चाहिँ प्रसिद्ध छ है तपाईँको लागि दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला मुस्लिमहरूले अर्धचन्द्रलाई के को प्रतीकको रूपमा मान्दछन् टिएलीको लागि के को लागि टिएली अलि बुझिएन तपाईँको एन्सर खुसियालीको लागि खुसियालीको लागि हजुर के गरौँ तपाईँको एन्सरलाई फाइनल मानौ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सुभाषजी तपाईँले एउटा प्रश्नको जवाब मिलाइसक्नु भएको छ पहिलो राउन्डमा त्यसैले हामी दोस्रो राउन्डमा लाँदैछौँ दोस्रो राउन्डको पहिलो प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नुहोला भाडामा शिशु जन्माइदिने आमालाई के भनिन्छ भाडामा शिशु जन्माइदिने आमालाई के भनिन्छ भाडामा शिशु जन्माइदिने आमालाई के भनिन्छ पास भन्नुभयो है भाडामा आमा शिशु जन्माइदिने आमालाई चाहिँ सेरोगेट मदर भनिन्छ तपाईँको लागि दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला सन् दुई हजार एघारलाई नेपालले कुन वर्षको रूपमा मनायो के भन्नुभयो अलि बुझिएन पर्यटक वर्ष के गरौँ तपाईँको एन्सरलाई फाइनल मानौ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सही जवाफ जी तपाईँको लागि हामीले अन्तिम प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नुहोला विश्वको सबैभन्दा बढी बहुमूल्य पत्थर रुबी उत्पादन गर्ने देश कुन हो विश्वको सबैभन्दा बढी बहुमूल्य पत्थर रुबी उत्पादन गर्ने देश कुन हो के भन्नुभयो भारत भारत हजुर के गरौँ तपाईँको एन्सरलाई फाइनल गरिदिनु फाइनल मानौ है हजुर के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई तपाईँको जवाब बिग्रियो त सुभाषजी यसको सही एन्सर म्यानमार अथवा वर्षा बर्मा हो है तपाईँले पनि दुईवटा प्रश्नको सही एन्सर दिएर आफ्नो खातामा बिस अङ्क प्राप्त गर्नुभएको छ तपाईँ पनि विनर लिस्टमा पर्न सफल हुनुहुनेछ या हुनुहुने छैन तपाईँ अन्तिमसम्म प्रोग्राम सुनेर साथ दिनुहोला र सुन्दै रहनुहोला अहिले भने छुट्टिन्छौँ नमस्ते सुभाष घरेल हुनुहुन्थ्यो ज्यामिरीबाट उहाँले पनि दुईवटा प्रश्नको स्वयंसर दिएर बिस अङ्क आफ्नो खातामा प्राप्त गरिसक्नु भएको छ हामी तपाईँसँगै कुराकानी गरिराखेका छौँ तपाईँसँगै रमाइला प्रश्नहरूको खेल खेलिराखेका छौँ यदि तपाईँलाई पनि आउन मन लागेको छ भने तपाईँ आउन सक्नुहुन्छ कोही साथी हुनुहुन्छ यतिखेर स्वागत गर्छौँ नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि स्मृति गुरुङ रनपा कति भन्नुभयो दसबाट है के गर्नुहुन्छ स्मृतिले पढ्दै हुनुहुन्छ कहाँ कतिमा पढ्नुहुन्छ स्मृति नौमा पढ्नुहुन्छ कहाँ पढ्नुहुन्छ जिरौनामा पढ्नुहुन्छ है तपाईँलाई थाहा छ अर्पण क्विज टाइमको नियम थाहा छ त्यसो भए आज कति नम्बर रोज्नुहुन्छ छ नम्बर रोज्नुहुन्छ है तपाईँको छ नम्बरमा यस्तो रहेको छ ध्यान दिएर सुन्नुहोला कोशी टापु वन्यजन्तु आरक्षण केन्द्रमा पछिल्लो पटक फेला पारेको नयाँ प्रजातिको चरा कुन हो पास है गाइने घाँसे फिस्टो भनेर नामकरण गरिएको छ तपाईँको लागि दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला नेपालमा सबैभन्दा बढी खेती गरिने तरकारी कुन हो आलु आलु के गरौँ तपाईँको एन्सरलाई लक गरिदिउँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई स्मृतिजी नेपालमा सबैभन्दा बढी खेती गरिने तरकारी काउली हो पार्टिसिपेन्टको लागि थ्याङ्क्स आगामी दिनहरूमा पनि आउँदै गर्नुहोला भन्दै थिएँ गइसक्नु भएको अवस्था छ प्रोग्राम अर्पण क्विज टाइमको यो एपिसोडमा छौँ तपाईँसँगै रमाइला रमाइला प्रश्नहरूको खेल खेलिराखेका छौँ आजको प्रोग्राम हर्पण क्विज टाइमको यो एपिसोडलाई स्पोन्सर गरेको हो एटिट्युड मल्टी रनिङ एकाडेमीले जापानको लागि हन्ड्रेड पर्सेन्ट भिजा लगाउन सफल रहेको छ अङ्ग्रेजी भाषा र विषयलाई विशेष जोड दिइराखेको छ त्यस्तै कम्प्युटरका विभिन्न कोर्सहरू सिकाउँदै आइराखेको छ जापानिज भाषा कोरियन भाषा हिब्रो भाषाका साथसाथै गुणस्तरीय भाषाहरू सिकाउँदैछ त्यस्तै म्याथ साइन्स र टेस्ट नदिकन जम्मा पाँचवटा विषयमा मात्र सिधै एसएलसी दिन पाइने ठाम पनि रहेको छ एटिट्युड मल्टिरनिङ एकाडेमी त्यस्तै एक वर्षमा नै प्लस टू गर्न सकिने माध्यम पनि रहेको छ र आरजे भिजे तालिम सञ्चालन हुँदै आइराखेको छ र भइराखेको अवस्था पनि छ यदि तपाईँलाई पनि कुशल सञ्चारकर्मी बन्न मन लागेको छ भने तपाईँले सम्पर्क गर्नुपर्ने हुन्छ खैरेनी चार पर्सा बजारमा रहेको छ प्रोपाइटर हुनुहुन्छ दिनेश परियार मोबाइल नम्बर हो अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर त्यस्तै अन्ठानब्बे चार त्रिपन्न पन्ध्र जिरो चौध रहेको छ यदि तपाईँलाई एटिट्युड मल्टी रनिङ एकाडेमीको बारेमा अन्य जानकारी तपाईँलाई थाहा पाउनु मन लागेको छ थाहा पाउन मन लागेको छ अझ धेरै जानकारीहरू लिन मन लागेको छ भने तपाईँले सम्पर्क गर्न पर्ने हुन्छ र सम्पर्क गर्न सक्नु पनि हुन्छ यतिखेर हामी अर्पण क्विज टाइमको यो एपिसोडमा छौँ तपाईँसँगै कुराकानी गरिराखेका छौँ र कुराकानी गर्दा गर्दै आजको समयले पनि हामीलाई नेटो काटिसकेको छ आज जम्मा जम्मी चारजना साथीहरूले प्रोग्राममा पार्टिसिपेन्ट जनाउनु भयो सुजन आचार्य हुनुहुन्थ्यो सौराबाट सोमबहादुर विक हुनुहुन्थ्यो सुभाष घरेल हुनुहुन्थ्यो ज्यामिरीबाट त्यस्तै स्मृति गुरुङ रनपा दसबाट आउनुभएको थियो र आज सोमबहादुर विक अनि सुभाष खरेलले आफ्नो खातामा बिस बिस अङ्क पार्न सफल हुनुभएको छ र विनर लिस्टमा पर्नुभएको छ र को हुनुहुनेछ आजको विजेता हाम्रो राजले चाहिँ उताबाट गुलाब प्रथा गरिराखेका छन् को हुनुहुन्छ राजले मलाई देखाउँदैछन् को हुनुहुन्छ भनेर आजको विजेता हुनुभएको छ सोम बहादुर विक आजको विजेता हुनुभएको छ धेरै धेरै बधाई दिन धेरै धेरै भेट बधाई दिन चाहन्छौँ सोमबहादुर विकाजीलाई आजको एक हप्ताभित्रमा आफ्नो आइडेन्टिटी कार्डको फोटोकपी सहित तपाईँले रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघाहरूको कार्यालयमा चाहिँ सम्पर्क गर्नुपर्ने हुन्छ फेरि पनि वान्स अगेन बधाई दिन चाहन्छौँ कङ्ग्रेचुलेसन भन्न चाहन्छौँ र आजको यो प्रोग्राम अर्पण क्विज टाइमको यो एपिसोडबाट छुट्नुपर्ने हुन्छ आज ज जसले इन्टरनेट अनलाइनबाट प्रत्यक्ष अथवा हामीलाई रेडियो अर्पण ट्युन गरेर सुनिदिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ यतिन्जेलसम्म मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि साथ दिने टेक्निसियन पार्टबाट मित्र राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँको आफ्नै आर्जे सुभाष ठकाल पनि अर्पण क्विज टाइमको यो एपिसोडबाट बिदा हुन चाहन्छु नमस्ते शुभ दिन शुभ समय एसएलसी एवं टेन प्लस टू पछि कहाँ इटिआईमा बाह्र वर्षदेखि काठमाडौँ बाहिर डाक्टर नर्स एवं प्राध्यापकहरू